पाला प्रायोजक लिटमस केबल नेपालको सबैभन्दा ठुलो केबल कम्पनी प्रयोग गर्छ एडभान्स जर्मन टेक्नोलोजी उत्कृष्टतामा विश्वास गुणस्तरीय नेपालको सबैभन्दा ठुलो केबल फ्याक्ट्री हरेक तारमा पूर्ण डायमिटरको पक्का ग्यारेन्टी भएको लिटमस केबल लगाऊ बिजुलीको बिल घटाऊ बुटवलमा रहेको लिटमस केबल क्वालिटीमा नम्बर वान हुनुको राज हो एडभान्स जर्मन टेक्नोलोजी तपाईँको रेडियो तपाईँको आवाज रेडियो भिजन एकानब्बे दशमलव छ मेगामा हरेक आइतबार दस बजेको समाचार पश्चात एघार बजेसम्म गुन्जने कार्यक्रम मुक्तक मालाको समय आज पनि शुरू भइसक्यो मदन भण्डारी सधैँ तपाईँहरू समक्ष उपस्थित भइसकेको छु मलाई प्रविधि संयोजनमा सधैँ कविता श्रेष्ठजीले साथ दिइरहनु भएको छ लिटमस केबलद्वारा प्रायोजित कार्यक्रम मुक्तकमाला अहिले तपाईँले हामीलाई एकानब्बे दशमलव छ मेगार्सको ध्वनि तरंगमा पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोड़िएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको हुनुपर्छ त्यस्तै एनपी लक अन गरेर संसारभरिकै साथ तपाईँले हामीलाई सुनिरहनु भएको हुनुपर्छ हामीलाई त्यस्तै लाग्छ मुक्तक मालामा श्रोता हामी तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू राख्ने गर्छौं मुक्तकारहरूसँगको भलाकुसारी राख्ने गर्छौं मुक्तकसँग सम्बन्धित हरेक गतिविधिहरूलाई तपाईँहरू समक्ष पुर्याउने गर्छौं आजको यो कार्यक्रममा मैले तपाईँहरूले नै Muktak Mala at the rate Gmail dot com तथा मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा भएका धेरै भन्दा धेरै मुक्त खरबहरू एउटै मालामा उनेर ल्याएको छु तपाईँहरूले पठाउनु भएको सबै मुक्तक त म आजको कार्यक्रममा समावेश गर्न सक्दिन आलो पालो जोड्दै जानेछु निर्धारित समयभित्र तपाईँले यो अङ्ककै लागि भनेर पठाउनु भएको मुक्तक अघिल्लो अङ्कको लागि भनेर पठाउनु भएको मुक्तक मैले समावेश गर्न सकिन भने अर्को साता अर्को साता पक्कै जोड्नेछु तपाईँको मुक्तक मसँग सुरक्षित रहनेछ केही नसम्झी पाउ अनि शिर जलाइदिए हुन्छ केही नसम्झी अनि शिर जलाइदिए हुन्छ नमानी सुर्ताबरू नमानी पीर जलाइदिए हुन्छ तिमी सुत्दाखेरि कहीँ कतै बिझाउन पनि सक्ला सिरान मुनिको मेरो तस्विर जलाइदिए हुन्छ ओहो यो मुक्तक मुक्तकार प्रकाश कुइकेलजीको असम भारतबाट उहाँले हामीलाई मुक्तक पठाउनुभयो प्रकाश कुइकेलजी बडो मनसुनी मुक्त करपहरूको साथमा आउनुभयो प्रकाश कुइकेलजीले यसो भनिरहनु हुँदा गोविन्द प्रतीकजी हेटौडाबाट उहाँलाई यसो भन्नुहुन्छ यता मेरो आँसुहरू रसाएर प्रिया यता मेरो आँसुहरू रसाएर प्रिया तिमीले अन्तै घरबार बसाएर प्रिया के नै पायो तिमीले भनिदेऊ न मलाई दुनिया सामु हाम्रो माया हँसाएर प्रिया उहाँ हुनुहुन्थ्यो गोविन्द प्रतीकजी हेटौँडा उहाँको घर हो आजको कार्यक्रम मुक्तक मालामा मैले मुक्तकार प्रकाश मुगेलजीको मुक्तक सँगसँगै उहाँलाई नै जवाब दिँदै हुनुहुन्थ्यो गोविन्द प्रतीकजी उहाँहरू केही मुक्त घरपहरूसँगै मुक्तकको सिलसिला शुरू गर्न चाहे अब भने म अन्य मुक्तक जोड्दै जानेछु मसँग अर्को मुक्तक छ मुक्तकार अनुराग भक्तजीको सुदूरपश्चिम डोटी उहाँको घर हो आलु पिँडालु र फापरमा धौ धौ भएपछि आलु पिँडालु र फापरमा धौ धौ भएपछि उब्जाउन खेती पत्थरमा धौ धौ भएपछि लाखौं युवा मुगलान छिर्न बाध्य भए सरकार दुई छाक टार्न गाउँघरमा धौ धौ भएपछि आहा निकै मार्मिक ढंगले आउनुभयो अनुराग भक्तजी पनि अर्को मुक्तक मलिन्छु कार्यक्रममा मसँग मुक्तक छ मदन बाठा मगर्जीको छन त छ घरहरूको घनघोर तिम्रो सहरमा छन त छ घरहरूको घनघोर तिम्रो सहरमा र त्यति नै मान्छेको मन कठोर तिम्रो सहरमा न स्वच्छ पानी न कोही आफ्नो मान्छे वातावरण पनि कति फोहोर तिम्रो सहरमा मदन बाखा मगरजी सानीबेर रुकुम पश्चिमबाट मुक्तक मालाको यो वसैमा आउनुभयो हामीलाई मिठो माया बाँड्दै गर्नुहुन्छ अर्को मुक्तक छ मसँग बिबिना छानेजीको उहाँले मुक्तक सँगसँगै आफ्नो ठेगाना कहाँ हो लेख्न छुटाउनु भएछ अबको क्रममा बिबिना लामी छानेजीको मुक्तक सुनौ घुमी फेरि पालो आउँछ सोच्दै सोचिन घुमी फेरि पालो आउँछ सोच्दै सोचिन म जस्तै अरू पनि रमाउँछ सोच्दै सोचिन उसले अर्काकी बहिनी चोकमा जिस्काइरहँदा मेरी बहिनीलाई पनि जिस्काउँछ सोच्दै सोचिन हो नि है विभिन्न लामिछानेजी हुनुहुन्थ्यो उहाँ अर्को मुक्तक छ मसँग कर्ण किरण बोहराजीको सुदूरपश्चिम डोटी उहाँको घर हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ बसाई गाउँ अनि सपना सहर जसको पनि हुन्छ बसाई गाउँ अनि सपना सहर जसको पनि हुन्छ जिन्दगी सुख दुःखको कहर जसको पनि हुन्छ पोहोरमा पनि रमाएको छ नसुच्नु बाध्यता सम्झिदिनु राम्रै खाने राम्रै लाउने रहर जसको पनि हुन्छ कर्णकिरण बोराजी डोटी घर हाल काठमाडौँबाट आउनुभयो अर्को मुक्तक मसँग छ अनिल भण्डारी उदासीको मनपाएगा र अछाम उहाँको घर हो हाल भारतमा हुनुहुन्छ अनिल भण्डारी उदासीको मुक्तक म कार्यक्रममा तपाईँहरू समक्ष राख्दै गर्छु कविताजीले तपाईँहरू समक्ष डाक्टर बुद्धिमान श्रेष्ठजी र मेलिना राईजीले गाउनु भएको बादल घिमरेजीले लेख्नु भएको अनि संगीत भर्नु भएको गीत राख्नुहुनेछ पहिले मुक्त सुनौ अनिल भण्डारी उदासीको यस्तो आउला एक दिन सोचेकै थिएन यस्तो आउला एक दिन सोचेकै थिएन तड्काउने छौ सोचेकै थिएन यता आश देखाएर उता नाथा गाँसी छौ हुन्छौ भन्ने सम्पर्कविहीन सोचेकै थिएन तान्यो र बैगुनी छौ भन्ने कसले जान्यो र दिन भेट नहुँदाखेरि नहुँदाखेरि देख्न पुग्यो अर्कैको मजेरी रेलले तान्यो र हो रेलले तान्यो र बैगुनी छौ भन्ने कसले जान्यो र बैगुनी छौ भन्ने कसले जान्यो र बैगुनी छौ भन्ने कसले जान्यो र साँचो माया छुट्थ्यो र किन छुट्थ्यो र किन गर्ने पाइने भा मेसिना रेलले तान्यो र ओ रेलले तान्यो रा बैगुनी छौ भन्ने कसले जाने र बैगुनी छौ भन्ने कसले जाने र बैगुनी छौ भन्ने कसले जाने र यो लिटमस केवल हो जी बिजुलीको तारमा नम्बर वन क्वालिटी यो लिटमस बल हो जी तिमीका ग्यारेन्टी चल्छ जीवन भरि बचाउँदै बिजुली यो लिटमस केबल हो जी बिजुलीको तारमा नम्बर वान क्वालिटी यो लिटमस केबल हो जी नेपालको सबैभन्दा ठुलो केबल कम्पनी प्रयोग गर्छ एडभान्स जर्मन टेक्नोलोजी यो लिटमस केबल हो जी बिजुलीको तारमा number one quality advance German technology but उत्पादित गुणस्तर को पहचान लिटमस केबल क्वालिटी मा नंबर वन लिटमस केबल हो जी रेडियो विजन रेडियो आवाज लिटमस केवल क्वालिटीमा नम्बर वान हुनु राज हो advance German technology Litmus cable लगाऊ बिजुलीको बिल घटाउ लिटमस केबलद्वारा प्रायोजित कार्यक्रम मुक्तक माला श्रोता तपाईँ अहिले सुनिरहनु भएको छ रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्समा अनि आजको यो वसाईमा म तपाईँहरूले नै मायाले स्नेहले पठाउनुभएका मुक्त खराबहरू आलो पालो जोडिरहेको छु छिमेकीले मतलाई मार्छु भनिरहेको बेला छिमेकीले मतलाई मार्छु भनिरहेको बेला जिउँदै काट्छु भनी खाडल खनिरहेको बेला म कहाँ न्याय माग्न जाउँ दोधारमा परेको छु अदालत नै रणभूमि बनिरहेको बेला निकै सुन्दर ढंगले आउनुभयो अभिराज खाती अन्सानजी आफ्नो सम्पर्क ठेगाना भने लेख्न छुटाउनु भएछ अर्को मुक्तक म कार्यक्रममा लिइहाल्छु श्रोता मसँग मुक्तक छ भावना मगर्जीको शारदा नगरपालिका नौ मार्के सलियन उहाँको घर हो शून्य लाग्छ घर हुन्छ अभाव महसुस शून्य लाग्छ घर हुन्छ अभाव महसुस चारैतिर दिए जस्तो दबाव महसुस कसैले हेपे जस्तो होचियाएर बोले चाहिँ यी कुराले मनमा हुन्छ तनाव महसुस भावना मगर्जी पहिलो पटक हुनुपर्छ हामीहरू समक्ष भएको आउँदै गर्नुहोला कार्यक्रममा अर्को मुक्तक छ मसँग टोपेन मल्लजीको बागलुङ उहाँको घर हो यो दिन पनि आउनेछ जीवनमा सोचेकै थिइन यो दिन पनि आउनेछ जीवनमा सोचेकै थिइन यतिसम्मको पीड़ा हुनेछ मनमा सोचेकै थिइन दुनियाँ शून्य लाग्छ अनि जिउन बेकार लाग्छ यस्तो पनि हुँदो रहेछ एक्लोपनमा सोचेकै थिएन ओहो टोपेन मल्लजी बागलुङका मुक्तकार अर्को मुक्तक मसँग छ बेलबारी मोरङका मुक्तकार हुनुहुन्छ उहाँ एकराज भट्टराईजी अबको क्रममा म उहाँकै मुक्तक राख्दैछु हेर मनमा अनेकौं किसिमको पीर हुन सक्छ हेर मनमा अनेकौं किसिमको पीर हुन सक्छ जिन्दगीको यात्रामा कयौं जंजीर हुन सक्छ गरीब छ भन्दै उसलाई छोडेर मलाई रुचि छौ मेरो पनि पिक मागेर खाने तकदीर हुन सक्छ एकराज भट्टराईजी बेलबारी मोरङबाट निकै मिठो माया हामीलाई बाँड्दै गर्नुहुन्छ अर्को मुक्तक छ मसँग ललिता अभागीजीको सुनकोशी पाँच सिन्धुली उहाँको घर हो मलाई लाग्छ ललिता अभागीजी पनि पहिलो पटक हामीहरू समक्ष आउनु भएको हो कस्तो हो यो मान्छेको चोला खबर छैन अझै कस्तो हो यो मान्छेको चोला खबर छैन अझै जिन्दगी भयो बगर केही खोला खबर छैन अझै पूर्णिमाको रात चाहिँ ज्योति सर्छु भन्थ्यो हिजो आज मरियो कि जिउँदै होला खबर छैन अझै ललिता अभागीजी सिन्धुलीबाट यसरी आउनुभयो अब भने म अर्को मुक्तक लिन्छु मसँग मुक्तक छ परिवर्तित सन्तोष जोशीजीको उहाँले सम्पर्क ठेगाना लेख्न छुटाउनु भएछ सँगसँगै कविताजी म गीत राख्न रेडी छु है भन्दै हुनुहुन्छ यो समयमा कविताजीसँग गीत रहेको छ केटन छेत्रीजीले गाउनु भएको गणेश साईजीले लेख्नु भएको सुभाष पुषालजीले संगीत भर्नु भएको मुक्तक सुनौ परिवर्तित सन्तोष जोशीजीको गीत सँगसँगै हामी सुन्ने नै छौ हटाएर सोही बाधा एउटै बनाउन हटाएर सबै बाधा एउटै बनाउन मिलेर खाउँ आथा आथा एउटै बनाउन प्रिय मुना जस्तै बन्न मदन जस्तै बन्न म कृष्ण तिमी राधा एउटै बनाउन भन्ने को नै छ र तिमी र मलाई चौडाडे काटी नौडाडे पारी तिमीलाई म छु म तिम्रो साथी सारङ्गी रोयो रोयो चारोयो मेरै मन छोयो चौमाया सरला निर्मन्य gonna नभन्दा सल्लाह गरेर किन हुन्छ यो भेद र भाव एउटै होइन र मानिस सब मदनलाई सोध माया के हो उनालाई सोध त्याग के हो मानिस ठुलो दिनले हुन्छ पीडामा मन सबै कुरुन्छ फेरि किन यो दोष निलाई उत्कृष्ट गुणस्तरीय लिटमस केबलद्वारा प्रायोजित कार्यक्रम अहिले तपाईँ सुनिरहनु भएको छ रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्समा आजको यो वसाईमा म तपाईँहरूकै मुक्त खरबहरू आलो पालो लिइरहेको छु नापचोक गर्ने तुलो केही रहेनछ आखिर नाप चोक गर्ने तुलो केही रहेन साखिर भुल्ने ओखती मुलो केही रहेन साखिर जहाँ जाउँ जता लडौँ उनैलाई नै सम्झन्छु आमा भन्दा यहाँ ठुलो केही रहेन साखिर आहा निकै मन छुने मुक्तक मुक्तकार लक्ष्मी स्मृतिजीको विराटनगर पाँच उहाँको घर हो मुक्तक संग्रह तमासा उहाँको एक वर्ष अगाडि पाठक समक्ष आएको हामीले कार्यक्रममा पनि चर्चा गरेको मुक्तकार लक्ष्मी स्मृतिजी बडो मिठो मुक्तक लेख्नुहुन्छ केही विराटनगरबाट मलाई मुक्तक प्राप्त भएको छ म अन्य दुईवटा मुक्तक विराटनगरबाट नै लिन्छु अर्को मुक्तक पठाउनु भएको छ मुक्तकार सबिना श्रेष्ठजीले खोजेकै हो मन मिलाउन मिलेन त म के गरौँ खोजेकै हो मन मिलाउन मिलेन त म के गरौँ फाटेको हो मन सियाले खिलेन त म के गरौँ मेरा पनि त होला नि अनेकौं सपना सङ्गालेका खेलाउन खोजेकै हो मैले चिलेन त म के गरौँ यो मुक्तक मुक्तकार सबिना श्रेष्ठजीको कोल्टाको खुसीली मुक्तक संग्रह केही समय अघि पाठक समक्ष आएको छ अर्को मुक्तक म विराटनगरबाटै लिन्छु अम्बिका खरेल उप्रेतीजीले मुक्तक हामीलाई पठाउनु भएको छ कमाउँछु भनेर धन परदेश हिँडेको छ कमाउँछु भनेर धन परदेश हिँडेको छ देवकोटा तिम्रो मदन परदेश हिँडेको छ अनगिन्ती समस्याले घेरेपछि जीवनमा मनभित्र पुत्यो धड्कन परदेश हिँडेको छ निकै मिठो मुक्तक मुक्तकार अम्बिका खरेलो प्रेतीजीको हामीलाई मिठो माया कार्यक्रममा यसै गरी बाँड्दै गर्नुहुन्छ विराटनगरबाट अर्को मुक्तक म लिन्छु प्रकाश साउदजीको सुदूरपश्चिम असम उहाँको घर हो विश्राम पाउँदैनन् आँखाले आँसु पिरहेको छु विश्राम पाउँदैनन् आँखाले आँसु पिरहेको छु जीवनका कहर परीक्षा आँसुले नै दिइरहेको छु पास हुने अभिलाषा भोग्दै फेल बाँच्छु पटक पटक बुझेको छैन जीवन के हो कहाँसम्म छ गोतलिरहेको छु चन्द्र प्रकाश साउदजी सुदूरपश्चिम आसामबाट हुनुहुन्थ्यो अर्को मुक्तक म लिन्छु थुमान राणा सिम्पलजीको गर्नु परेको छ आफ्नै सुर त्यति त हो गर्नु परेको छ आफ्नै सुर त्यति त हो छुटिएर बस्नु भयो मजबुर त्यति त हो यो मनले तिमीलाई पराई मान्दै मान्दैन छैन त्यो शिरमा मेरो सिन्दुर त्यति त हो ओहो उहाँ हुनुहुन्थ्यो थुमान राणा सिम्पलजी बनकाँड कुपिण्डे नगरपालिका तीन सल्यान उहाँको घर हो अर्को मुक्तक मसँग राजन कार्कीजीको रहेको छ ग्रामथान सात मोरङ उहाँको घर हो हाल युरोपमा हुनुहुन्छ नेपालमा हुनुहुँदा एकचोटि कार्यक्रम मुक्तक मालामा उहाँसँग बलाकुसारी गर्ने मौका पनि जुरेको थियो राजन कार्कीजीको मुक्तक मसँग रहँदा कविताजीसँग यो समयमा गीत रहेको छ रामकृष्ण ढकालजीले गाउनु भएको सिन्धु राणाजीले लेख्नु भएको न्यू वज्रचार्यजीले संगीत भएको मुक्तक सुनु मुक्तकार राजन कार्कीजीको गीत सँगै हामी सुन्ने नै छौं तिम्रो जित मेरो हार किन सम्झिराख्नु तिम्रो जित मेरो हार किन सम्झिराख्नु घरिघरि ठोक्न निधार किन सम्झिराख्नु खोली तरिसकेर लौरो भगाएको जस्तो काटेपछि सयौं जङ्घार किन सम्झिराख्नु कसरी बुझाउ बुझ्दै नमन के गरी बनाऊ बिग्रिन्छ झन् हो मायाको कुरै नगरा भोमा मनमा फेरि यही मनमा फेरि यही मनमा फेरि फेरि आधी नहुला भोमायाको कुरै नगर भोमायाको कुरै नगर भोमायाको कुरै नगर कुरै केवलद्वारा प्रायोजित कार्यक्रम मुक्तक मालाले तपाईँ सुनिरहनु भएको छ आजको यो वसाईमा म तपाईँहरूकै मुक्त खराबहरू आलो फालो लिइरहेको छु पाँचदेखि पन्ध्र यता दिनुहोस् हैसियत देखाइदिन्छु भन्छन् पाँचदेखि पन्ध्र यता दिनुहोस् हैसियत देखाइदिन्छु भन्छन् कालो अक्षर भैँसी बराबर कैफियत देखाइदिन्छु भन्छन् घरका आँगनदेखि बागडोरसम्मका माफियाका लेखा लेखाचोखा गरेर म तिम्रो बदनियत देखाइदिन्छु भन्छन् यो मुक्तक विनोद विवासीको इटहरी सुनसरी उहाँको घर हो विनोद विवासीको केही समय अघि छचल्किएको आँसु मुक्तक संग्रह पाठक समक्ष आएको छ मुक्तकार विनोद विवासीका मुक्त हरपहरूसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ एकदेव चौधरीजीको दाङ उहाँको घर हो जिन्दगीले दुखै दुःख दियो अति जहाँ गए पनि जिन्दगीले दुखै दुःख दियो अति जहाँ गए पनि सोच्दा सोच्दै पोल्छ मुठु फतपति जहाँ गए पनि केही होला भनी पर्दै छिडेको पनि वर्षौं भयो आखिर नहुनेको नहुने रहेछ प्रगति जहाँ गए पनि अर्को निकै मिठो मुक्तक मुक्तकार एकदेव चौधरीजीको हजुर दाङ उहाँको घर हो अर्को मुक्तक म लिन्छु छवि किरण अधिकारीजीको बागचौर नगरपालिका दश पिपल नेटा सल्यान उहाँको घर हो को बाँचेर देखाउँछ को टिकेर देखाउँछ को बाँचेर देखाउँछ को टिकेर देखाउँछ हिँडौ कसले कसलाई उछिनेर देखाउँछ तिमी हतियार चलाऊ म कलम चलाउँछु अनि हेरौं त युद्ध कसले जितेर देखाउँछ वाह छवि किरण अधिकारीजी हजुर सल्यानबाट अर्को मुक्तक मसँग छ हिरा शर्माजीको विश्वनाथ असम भारत उहाँको थर हो कर्तव्य हुन्छन् अधिकार भन्दा धेरै कर्तव्य हुन्छन् अधिकार भन्दा धेरै समर्पण हुन्छन् प्रतिकार भन्दा धेरै र पनि कन्या भ्रूणको हत्या हुन्छ र नारीलाई विकार भन्दा धेरै निकै मनै चसक्क पार्ने गरी आउनुभयो हिरा शर्माजी असम भारतबाट अर्को मुक्त छ मसँग सुरेश कर्ती मगरजीको रोल्पा उहाँको घर हो हाल उहाँ साउदीमा हुनुहुन्छ हुँदैन सबैको एउटै मन पराई हुने गर्छन् हुँदैन सबैको एउटै मन पराई हुने गर्छन् नभएपछि सम्पत्ति र धन पराई हुने गर्छन् सुखमा मात्र हो आफ्ना भन्नेहरू पनि यहाँ दुःखमा त आफन्त छन् पराई हुने गर्छन् सुरेश कार्ती मगर्सी मुक्तक मालाको यो वसाईमा यसरी आउनुभयो अब भने अर्को मुक्तक म राख्छु मसँग मुक्तक छ सीपी सागरजीको मध्यबिन्दु दश नवलपरासी उहाँको घर हो हामी सँगसँगै एउटा गीत पनि सुन्नेछौ प्रताप दासजीले गाउनु भएको दिनेश अधिकारीजीले लेख्नु भएको राजकुमार बगरजीले संगीत भर्नु भएको मुक्तक सुनौ पहिला सीपी सागरजीको सँगसँगै गीत राख्ने नै पूर्णिमाको जुन चाहिँ उज्यालो भइराखोस् पूर्णिमाको जुन चाहिँ उज्यालो भइराखोस् अँधेरो नहोस् कहिल्यै उज्यालो भइराखोस् मेरो जिन्दगी अँधेरो बनाएर जाने मान्छे तिम्रो जिन्दगी सधैँ सधैँ उज्यालो भइराखोस् तिमी सुखी हुनु तिमी खुसी हुनु सुखी हुनु तिमी खुसी हुनु मेरो कामना छ सधैँ चोली छुनु सधैँ चोली छुनु तिमी सुखी हुनु तिमी खुसी हुनु सँग बिते जति क्षण रुमानी ओ तिमी सँग बिते जति क्षण रुमानी मेरा लागि ती प्रीतिका निशानी मरिणी छु ऋणी रहन्छु जन्मभर जे पाए त्यही हो मेरो लागि संसार मेरो लागि संसार तिमी सुखी हुनु तिमी खुसी हुनु इजनिक एनाप्पे दशमलव छ मेगार्समा कार्यक्रम मुक्तक माला श्रोता सुनिरहनु भएको छ कार्यक्रम मुक्तक मालालाई लिटमस केबलले प्रायोजन गरेको छ आजको यो कार्यक्रममा तपाईहरूले पठाउनुभएका मिठा मिठा मुक्त खराबहरू राख्दा राख्दै कार्यक्रमको निर्धारित समय सकिन लागेको संकेत म प्रविधि समिशनबाट पाइरहेको छु तपाईँहरूले पठाउनु भएको अनि आज वाचन गर्न मैले नसकेका मुक्त खरबहरू अर्को अर्को साता पक्कै जोड्दै जानेछु कार्यक्रम मुक्तक माला सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ Muktak Mala at the rate Gmail dot कममा तपाईँले मुक्तक तथा प्रतिक्रिया मेल गर्न सक्नुहुन्छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्त खरबहरू प्रतिक्रियाहरू पठाउन सक्नुहुन्छ यस समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि सुमिशनका निमित्त कविता श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई सुटिक्क सम्झँदै मदन भण्डारी आजलाई भने विदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परून् नमस्कार हरा तिमी मै मला पाउँछु तिमी सहारा तिमी मै मलाउँछु तिमी सहारा तिमी तारे भी मेरो खेल्ने आँगन तिमी भित्र भित्रै मेरा जुन तारा छन्